सुदूरपश्चिममा सवारीको चाप वर्षेनी बढे पनि ट्राफिक जनशक्ति न्यून हुँदा सड़क व्यवस्थापनमा चुनौती एकजना ट्राफिक प्रहरले पाँच सय पैंचालिस सवारी हेर्नुपर्ने बाध्यता कञ्चनपुरमा छ महिनामा दसजनाको हत्या प्रहरीको अनुसन्धान र कारवाही फितलो भएको पीडित पक्षको गुनासो अछाममा तालिमका नाममा मात्र तीन करोड बढी रकम खर्च सेती अञ्चल अस्पतालमा फार्मेसी सञ्चालन गर्न दिएको निर्देशन अझै कार्यान्वयन भएन महाकाली अञ्चल अस्पतालमा भाइरल ज्वरोका बिरामीको संख्यामा वृद्धि भारतको दुधुवा नेशनल पार्कबाट आउने हात्तीको बथान गाउँ पस्न थालेपछि कैलालीको दक्षिणी क्षेत्रका जनताहरू आतंकित बझाङमा स्याउ जंगली जनावरले नष्ट गर्न थालेपछि कृषक चिन्तित र मलेसियामा बस्ने सुदूरपश्चिमीहरूले मलेसियामा गौरा पर्व मनाउने यो वर्ष तीस जिल्ला साक्षर घोषणा हुने संवाददाता तथा बजार प्रतिनिधि आवश्यकता सम्बन्धी सूचना यस सामुदायिक रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा हजका लागि टोटी बझाङ बैतडी मेलौली पाटन र खोटपे तथा डडेलधुरा जिल्ला सदरमुकाम र अठारवटै गाविसमा स्थानीय संवाददाता तथा बजार प्रतिनिधि आवश्यक रहेकाले इच्छुक महानुभावहरूलाई यही साउन बत्तीस गते भित्र सम्पर्क गर्न अनुरोध गरिन्छ सम्पर्क फोन शून्य छ्यानब्बे चार बिस चार चौध मोबाइल नम्बर अन्ठानब्बे अन्ठाउन्न पचहत्तर सत्र बिस रेडियो युनिटी बयानब्बे थोप्लो दुई मेगाहर्स डडेलधुरा ए सरिता नानी यो सियोमा धागो दिनु न मेरो त आँखैले भ्याएन आँखाले भ्याएन रे के भन्नुभएको भाउजू हो भने नानी म त आफै छक्क पर्या छु हिजो आज मसिनो कुरा देख्न गाह्रो हुन्छ अझ रात परेपछि त आँखा निकै कम देखिन्छ लौ भाउजू तपाईँलाई भिटामिन ए को कमी भए जस्तो छ भिटामिन ए पाइने खाना पर्याप्त मात्रामा खानु पर्यो हो र नानी हो नि भाउजू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 चाप अनुसार ट्राफिक जनशक्ति कम हुँदा सड़क व्यवस्थापनमा समस्या भएको छ सवारीको चाप वर्षेनी बढ़े पनि ट्राफिक प्रहरीको जनशक्ति नबढ्दा समस्या भएको हो क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सुदूरपश्चिमका तीन जिल्लामा ट्राफिक प्रहरी बीट स्थापना गर्न सकिएको छैन जनशक्ति अभाव भएकाले बाजुरा दार्चुला र बझाङका स्थायी ट्राफिक बीट स्थापना गर्न नसकिएको क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख रमेश केशव थापाले बताउनु भएको छ सुदूरपश्चिममा बहत्तर हजार सात सय चार सवारी दर्ता भएको र एकजना ट्राफिक प्रहरले पाँच सय पैंचालिस सवारी साधन हेर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनु भएको छ क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कार्यालयमा हाल दरबन्दीमा एक सय बासठी जना मात्र ट्राफिक जनशक्ति रहेको छ ट्राफिक प्रहरीका लागि आवश्यक स्रोत साधनको अभाव भएकाले पनि सवारी व्यवस्थापन समस्या भएको हो जनशक्ति न्यून भएका कारण सड़क व्यवस्थापन गर्न नसक्दा दुर्घटनाको दर वर्षनी बढ्दै गएको छ कञ्चनपुरमा पछिल्ला केही महिना यता हत्या र हिंसाका घटनामा वृद्धि भएको छ छ महिना यता मात्र कञ्चनपुरमा दसजनाको हत्या भइसकेको छ आपराधिक घटना बढ्दै जाँदा प्रहरीको अनुसन्धान तथा कारवाही भने फितलो भएको पीड़ित पक्षको गुनासो रहेको छ दुई हजार बहत्तर फागुन सोह्र गते कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकाका कलुवापुरका होटल व्यवसायी दामोदर अवस्थीको घाँटी डेटेर विभत्स हत्या भएको थियो त्यस यता महेन्द्रनगर गोबरैयाका एक नाबालकलाई आफ्नै बाबुले हत्या गरे चैत छ गते दैजीका विष्णु भट्टको हत्या गरी सब राजमार्गमा फलेको अवस्थामा भेटियो भने दुई हजार त्रिहत्तर वैशाख तेइस गते महेन्द्रनगरको संगम होटलमा दुईजना मजदूरको पनि विवश हत्या भयो त्यस्तै पुनर्वास नगरपालिकाकी बासमती राणा बेतकोट चम्पापुरकी रामदुलारी राणा सहित गरी छ महिना यता दस जनाको हत्या भएको छ हत्या गरिएका तथा शंकास्पद मृत्यु भएका व्यक्तिका आफन्त तथा अधिकारकर्मीले प्रहरले दोषीलाई उन्मुक्ति दिएर पीड़ाको घाउ झन बल्झाउने काम गरेको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गर्दै प्रहरी विरूद्ध सड़क आन्दोलनदेखि जिल्ला प्रहरी कार्यालय घेराउसम्म गरेका छन् न्यायका लागि प्रहरीमा जाहेरी दिन समेत सड़क आन्दोलन गर्नुपर्ने अवस्था आएकोमा अधिकार कर्मीहरूले चिन्ता व्यक्त गरेका छन् समाजमा शान्ति सुरक्षा कायम राख्न खटिनुपर्ने प्रहरीले किटाणी जाहेरी दिँदा समेत घटनाको अनुसन्धानमा चासो नदेखाएको अधिकार कर्मीहरूको आरोप रहेको छ महिला अधिकार कर्मी शारदा चन्दले घटनाको अनुसन्धान गरी पीड़ितलाई न्याय दिनुपर्ने प्रहरी प्रशासनले नै उल्टै प्रमाण नष्ट गरेको आरोप लगाइन् अधिकारकर्मीको आरोपलाई प्रहरले भने अस्वीकार गरेको छ कतिपय घटनाका दोषी पहिचान गरी कारवाही प्रक्रिया अघि बढ़ाएको दावी प्रहरीको रहेको छ कञ्चनपुरका प्रहरी परीक्षक तुलसी प्रसाद अधिकारीले पछिल्ला दिनमा जिल्लामा हत्या हिंसाका घटनामा भने वृद्धि भएको स्वीकार गर्दै घटनामा संलग्नलाई कड़ा कार्यवाही गरिने बताएका छन् प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले पीड़ितलाई न्याय दिलाउन कुनै कसर नराखिने प्रतिबद्धता व्यक्त गरेका छन् उनले घटनाको सत्य तथ्य छानबिन गर्न प्रहरीलाई निर्देशन दिइसकेको स्पष्ट पारेका छन् केही महिनादेखि बढ्दै गएका हत्या र हिंसाका घटनाले कञ्चनपुरका सर्वसाधारणलाई भने त्रसित बनाउँदै गएको छ पटक पटक भइरहेका यस्ता घटना नियन्त्रण गर्न सरोकारवाला पक्ष बढी क्रियाशील हुनुपर्ने सर्वसाधारणको भनाइरहेको छ स्वास्थ्य सेवा विभागले सेती अञ्चल अस्पतालमा फार्मेसी सञ्चालन गर्न दिएको निर्देशन एक वर्ष पुग्दा पनि कार्यान्वयन भएको छैन अञ्चल अस्पताल व्यवस्थापन समिति र अस्पताल प्रशासनले अस्पतालको फार्मेसी सञ्चालनमा अहिलेसम्म कुनै सुरसार पनि छैनन् प्रधानमन्त्री प्रचण्डले पनि केही दिन अघि हरेक सरकारी अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्न आर्थिक प्याकेज सहित निर्देशन दिएका छन् अस्पतालको आफ्नै फार्मेसी सञ्चालनमा आएमा अस्पतालमा उपचार गराउन आउने बिरामीले चौबिसै घण्टा सुलभ र सहज रूपमा औषधि पाउने तथा अस्पताललाई आवश्यक पर्ने औषधि ईसीजी e पेपर पन्जा मास्क लगायत सामग्रीको अभाव पनि कम हुनेछ सेती अञ्चल अस्पतालका लेखापाल लोचन राज रेग्मीले अस्पतालमा फार्मेसी सञ्चालन गर्न पहल गरेको भए पनि आवश्यक स्रोत नभएका कारण सञ्चालन गर्न नसकिएको बताउनु भएको छ फार्मेसी सञ्चालनका लागि भवन भए पनि आवश्यक पुँजी र जनशक्तिको अभाव भएको उहाँले बताउनु भएको छ सेती अञ्चल अस्पतालले वार्षिक एक करोड़ पचास लाख रूपियाँ मूल्यको औषधि खरिद गर्दै आएको छ अञ्चल अस्पतालका medical superintendent doctor Surya Bahadur गुरूङले फार्मेसी सञ्चालन गर्न परिपत्र आए पनि औषधि खरिदको नीति र अनुदान नआएकाले फार्मेसी सञ्चालन हुन नसकेको बताउनु भएको छ यस्तै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज पाण्डेले फार्मेसी सञ्चालन गर्न निर्णय गरिए पनि कार्यान्वयन हुन नसकेको बताउनु भएको छ उनले सामाजिक स्वास्थ्य विकास समितिको आर्थिक सहयोगमा भदौ महिनाभित्र फार्मेसी फार्मेसी सञ्चालन गर्ने बताउनु भएको हो कैलालीमा सेती अञ्चल अस्पताल टिकापुर अस्पताल भजनी उदासीपुर मालाखेती जोशीपुर र चौमला प्राथमिक स्वास्थ्य केन्द्रमा विभागले आफ्नै फार्मेसी राख्न परिपत्र गरेको थियो हालसम्म जिल्लामा भजनी प्राथमिक स्वास्थ्य केन्द्रले मात्र दुई हजार बहत्तर जेठदेखि फार्मेसी सञ्चालनमा ल्याएको छ कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा भाइरल ज्वरोका बिरामीको संख्यामा वृद्धि भएको छ दैनिक अस्पतालमा उपचारका लागि पुग्ने गरेका बिरामी मध्ये सत्तरी प्रतिशत भन्दा बढी बिरामी भाइरल ज्वरोका रहने गरेका छन् दैनिक सय भन्दा बढी भाइरल ज्वरोका बिरामी अस्पताल पुग्ने गरेको अस्पतालका सुपरिन्टेण्डेण्ट श्रीराम तिवारीले बताउनु भएको छ ओपीडी इमर्जेन्सी र जनरल वार्डमा भाइरल ज्वरोका बिरामी भर्ना भएर उपचार गराइरहेको उहाँले बताउनु भएको छ वर्षा शुरू भएसँगै भाइरल ज्वरो र पखलाका बिरामी बढेको उहाँले बताउनु भयो दूषित पानीको प्रयोग र व्यक्तिगत सरसफाईका कमीका कारण भाइरल ज्वरोको संक्रमण बढेको छ भाइरल ज्वरोका कारण बिरामीमा हनन्ती ज्वरो आउने टाउको दुख्ने पेट दुख्ने र हात खुट्टाका जोर्नीहरू दुख्ने समस्या रहेको छ यसैगरी ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीमा उपचारका लागि पुग्ने अधिकांश बिरामीमा समेत पाखला र भाइरल ज्वरोको समस्या देखा परेको छ कैलालीको दक्षिणी सीमावर्ती क्षेत्रमा जंगली हात्तीको आतंक बढ़ेको छ सीमावर्ती गाविस रतनपुरमा जंगली हात्तीको आतंक बढ़ेको हो नियमित हात्ती आएर खेतीपाती घर लगायतमा नोक्सान गर्न थालेपछि स्थानीय त्रसित भएका छन् भारतको दुदुवा नेशनल पार्कबाट निस्केर गाउँसम्म पुग्न थालेपछि जंगली हात्तीको आतंक बढ़ेको हो हात्तीको झुण्डले खेतीपातीमा ठूलो नोक्सान गर्न थालेको रतनपुर चार भुइँ फाटाका स्थानीय फूलराज चौधरीले बताउनु भएको छ अनुसार हात्तीको झुण्ड जता गए उतै नोक्सान गर्ने गरेको छ जैविक मार्गको रूपमा चिनिने सो क्षेत्रमा हरेक वर्ष हरेक सिजनमा जंगली हात्तीले नोक्सान गर्दै आएको स्थानीयको भनाइरहेको छ दुधुवा नेशनल पार्कदेखि वसन्ता कोरिडोरसम्म ओहोर दोहोर गर्ने क्रममा हात्तीले ठूलो क्षति गर्दै आएको हो कुनै कुनै बेला घरमा समेत क्षति पुर्याउँदा ज्यानको जोखिम पनि हुने गरेको रतनपुर तीन शिवपुरका स्थानीय लाहुराम चौधरीले गुनासो गर्नु भएको छ हात्तीको झुण्ड बेलुका नै दुदुवा नेशनल पार्कबाट निस्केर मोहना नदी किनारमा आउने गरेको उहाँले बताउनु भएको हो हात्तीले रतनपुर गावेशको मोहनपुर शिवपुर रतनपुर तिघारी झुइया फाटा रामपुर र पबेरा गाविसको पलिया गाउँसम्म खेतीपातीमा नोक्सान गर्दै आएको जनाएको छ अहिले हात्ती नियमित आउन थालेपछि घर र खेतीपाती जोगाउनका लागि खेतमै गएर हात्ती धपाउने गरेको स्थानीयले जानकारी दिएका छन् कैलालीको घोडागोडी नगरपालिका एक सुखड पीपल डाँडा गाउँमा बाघले आतंक मचाउने गरेको छ दिउँसै बाघले बाख्राहरू खान थालेको स्थानीयहरूले बताएका छन् बाघ अहिले स्थानीयका दर्जनौ पशु सोपा खाएको उनीहरूको गुनासो रहेको छ सँगै बच्चा भएको बाघ रहेको स्थानीयहरूले बताएका छन् बाघले निकै नै सताएपछि पिपल डाँडा भाषीहरू त्रसित भएका छन् अहिले पशुहरूलाई आक्रमण गरिरहेको बाघले बालबालिकाहरूलाई पनि आक्रमण गर्ने हो कि भन्ने डरले स्थानीय ढुक्कसँग रातिको समयमा घरबाट बाहिर आउन नसकेको स्थानीयको भनाइरहेको छ बजाङको दङ्गाजी गाविसका स्थानीयले लगाएको स्याउ खेतीबारीमा नै नष्ट हुन थालेपछि स्थानीय कृषक चिन्तित बनेका छन् दङ्गाजी आठ बागा डाँडाका सत्री परिवारले लगाएको स्याउ बादर दुम्सी र चराचुरुङ्गीले खाएर बिरामी बारीमै नष्ट हुने गरेको स्थानीय कृषक दवेन्द्र सायरले बताउनु भएको छ सायरले बारीमा रहेको एक सय क्विन्टल स्याउ मध्ये पचास क्विन्टल स्याउ जंगली जनावरले पोटमै नष्ट गरेको बताउनु भएको हो यस्तै अर्का कृषक रामबहादुर खड्काले पारीमा रहेको एक सय अस्सी क्विन्टल स्याउ समेत जनावर तथा चराचुरुङ्गले नष्ट गर्न लागेको भन्दै चिन्तित हुनु भएको छ स्याउ खेतीबाट आय आर्जन र घरायसी खर्च चलाउन सहज हुने भन्दै खेती गरे पनि जंगली जनावरलाई नै ठिक्क भएको मनमती खड्काले बताउनु भएको छ गाउँबाट बजार पुग्न दुई दिन पर्ने भएकाले स्याउ बिक्री गर्न पनि गाह्रो भएको किसानको गुनासो रहेको छ किसानले गाउँमा भाउमा प्रतिदाना एक रूपियाँका दरले स्याउ बिक्री गर्दै आएका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 संवाददाता तथा बजार प्रतिनिधि आवश्यकता सम्बन्धी सूचना यस सामुदायिक रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा हजका लागि टोटी बझाङ बैतडी मेलौली पाटन र खोटपे तथा डडेलधुरा जिल्ला सदरमुकाम र अठारवटै गाविसमा स्थानीय संवाददाता तथा बजार प्रतिनिधि आवश्यक रहेकाले इच्छुक महानुभावहरूलाई यही साउन बत्तीस गते भित्र सम्पर्क गर्न अनुरोध गरिन्छ सम्पर्क फोन शून्य छ्यानब्बे चार बिस चार चौध मोबाइल नम्बर अन्ठानब्बे अन्ठाउन्न पचहत्तर सत्र बिस रेडियो युनिटी बयानब्बे थोप्लो दुई मेगा हर्स डडेलधुरा तपाईँ अहिले बयानब्बे दशमलव दुई मेगा हर्जमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा radio unity dot com dot unity खबर सुन्दै हुनुहुन्छ भर्खरै हामीले प्रस्तुत गरेका थियौं सुदूरपश्चिममा सवारीको चाप वर्षेनी बढ़े पनि ट्राफिक जनशक्ति न्यून हुँदा सड़क व्यवस्थापनमा चुनौती एकजना ट्राफिक प्रहरले पाँच सय पैंचालिस सवारी हेर्नुपर्ने बाध्यता कञ्चनपुरमा छ महिनामा दसजनाको हत्या अछामा तालिमका नाममा मात्र तीन करोड़ बढ़ी रकम खर्च सेती अञ्चल अस्पतालमा फार्मेसी सञ्चालन गर्न दिएको निर्देशन अझै कार्यान्वयन भएन लगायतका समाचार अब बाँकी प्रसंग डोटीमा एकजना सात वर्षीय बालिका बलत्कृत भएकी छन् गएको साउन उन्नाइस गते बालिकाको खर्कको घरमा गोठालो गएको बेला बलात्कृत भएकी छन् उनलाई तेह्र वर्षीय जगत साउद नाम गरेका बालकले बालिकालाई बलात्कार गरेको परिवारले जानकारी दिएको छ साउदले बालिकाको घरमा कोही नभए भएको थाहा पाएपछि गोठालो गएको वनमै बोलाएर बलात्कार गरेको बालिकाले बताएकी छन् बालिकाका आफन्तले बलात्कारी अर्का बालकद्वारा बालकका विरूद्ध मुद्दा दायर गरेका छन् घटनाका बारेमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको जनाएको छ पीड़ित परिवारले सहयोगका लागि सबै सरकारवाला निकायसँग आग्रह समेत गरेका छन् कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा रहेको एकमात्र सब्जी मण्डी बन्द भएको छ सब्जी मण्डी क्षेत्रका ठूला व्यवसायहरूबाट भीमदत्त नगरपालिकाले दोहोरो भाडा असुल गर्न लागेको भन्दै तरकारी व्यवसायी तथा माछा मासु व्यवसायले मण्डी पूर्ण रूपमा बन्द गराएका हुन् बजार क्षेत्रका अनियन्त्रित ठेला व्यवस्थापन गर्ने भन्दै नगरपालिकाले चालु आर्थिक वर्षदेखि सब्जी मण्डी भित्रै ठेला सञ्चालन गर्नुपर्ने बताएपछि मण्डी व्यवसायीसँग आग्रह गरेको थियो तरकारी व्यवसाय गर्न निर्माण गरिएको सब्जी मण्डी भित्र रहेको टिन हलमा व्यवसाय गर्दै आएका ठेला व्यवसायहरूबाट नगरपालिकाले मर्का पर्ने गरी दोहोरो शुल्क लिएको भन्दै विरोध गरिएको छ उक्त हल प्रयोग गरे बापत कञ्चनपुर मण्डी व्यवसायी संघले दैनिक पाँच सय रूपियाँ भाडा तिरे पनि हलभित्र व्यवसाय गर्नेहरूबाट नगरपालिकाले दैनिक थप भाडा असुल्दै आएको छ कञ्चनपुर मण्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनारले नगरपालिका कार्यालयको ज्याजतिले मण्डी व्यवसायहरू मर्कामा परेको बताउनुभयो अहिले उक्त विषयलाई लिएर व्यवसायी र नगरपालिकाका पदाधिकारी बीच छलफल भइरहेको छ सब्जी मण्डी बन्द गरेर सबै व्यवसायी समेत नगरपालिकामा पुगेका छन् यस विषयमा भीमदत्त नगरपालिकाका कार्यकारी अधिकृत गिहेन्द्र डाँगीलाई फोन गर्दा लामो समयपछि मात्रै फोन उठाएर मिटिङमा रहेको प्रतिक्रिया दिएका छन् सुदूरपश्चिमेली सेवा समाज मलेसियाले सुदूरपश्चिमाञ्चलको धार्मिक एवं सांस्कृतिक पर्व गौरा पर्वको शुभ अवसर पारेर रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत सबै सुदूरपश्चिमवासीहरूलाई एकै ठाउँमा भेला गरेर विरूढा प्रसाद ग्रहण गर्दै पहिलो पटक यस वर्ष भदौ बाह्र गते अर्थात अठाइस अगस्त दुई हजार सोह्र आइतबारका दिन कोलालम्पुरमा धुमधामका साथ गौरा पर्व मनाउने भएको छ कला संस्कृति भाषा र साहित्यको संरक्षण सम्वर्धन गरौं भन्ने मूल नारा लिएर सुदूरपश्चिमेली सेवा समाज मलेसियाले भदौ बाह्र गते अर्थात अठाइस अगस्त दुई हजार सोह्र आइतबारका दिन कोलालम्पुरमा गौरा देवीको पूजाआजा गर्दै बिरोडा प्रसाद सँगै नाचगान गरेर विशेष देउडा खेलेर गौरा पर्व मनाउन लागेको वैतडी सिद्धेश्वर घर भई वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका तथा समाजका सदस्य हरिसिंह महराले जानकारी दिनुभएको छ देउडा खेलेर नाचगान गर्दै विशेष रूपमा मनाउने यो पर्व सुदूरपश्चिमका गाउँ गाउँमा सुनिने गौराका गीतहरूको रनको सुदूरपश्चिमेलीहरूले काठमाडौँ काठमाडौँको खुला मञ्चमा पनि हरेक वर्ष मनाउँदै आएका छन् भने पहिलो पटक मलेसियामा मनाउन लागि हो अछामको मंगलसेन नगरपालिकाका जना दलितलाई आरनको सामग्री वितरण गरिएको छ आज मंगलसिरमा भएको दलित समुदायको पेसा सुदृढीकरणका लागि आरण सामग्री वितरण कार्यक्रममा सो सामग्री वितरण गरिएको हो मंगलसिर नगरपालिकाको आर्थिक सहयोग र दलित समन्वय समिति अछामको सहजीकरणमा सामग्री वितरण गरिएको हो पछिल्लो समय समाजबाट विस्तारै लोप हुन थालेको व्यवसायलाई थप सहयोग पुगोस् भन्ने उद्देश्यले वितरण गरिएको कार्यक्रममा दलित समन्वय समिति अछामका सदस्य रमेश बिकाले स्वागत मन्तव्य राख्नु भएको थियो दलित समन्वय समिति अछामका अध्यक्ष महेन्द्र विकाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मंगलसे नगरपालिकाका निमित्त कार्यकारी निर्देशक दिनेश रावल रहनु भएको थियो अछाममा गत वर्षमा मानव संसाधन अन्तर्गत सञ्चालन गरिने तालिममा मात्र तीन करोड़ भन्दा बढ़ी रकम खर्च भएको वार्षिक समीक्षामा देखिएको छ जिल्लामा रहेका गैर सरकारी तथा सरकारी संघ संस्था र सरकारी कार्यालयबाट वर्षभरिमा गरिने पूर्वाधार भौतिक पूर्वाधार सामाजिक परिचालन बाहेक मानव संसाधन अन्तर्गत संचालन हुने तालिममा ठूलो रकम खर्च भएको देखिएको छ जिल्लामा काम गर्ने स्थानीय विकास कोष Helvetas Swiss international operation Nepal पहुँच र सिर्जनाका लागि सहकार्य वाक नेपाल सेवक नेपाल सामुदायिक विकास कार्यक्रम रामारोशन विकास समाज आस्था नेपाल सहभागिता ग्रामीण दिगो विकास केन्द्र मालिका विकास संघ world vision Nepal S Nepal लगायतका अन्य विकास साझेदार गैर सरकारी तथा सरकारी संघ संस्था र सरकारी कार्यालय अन्तर्गत जिल्ला पशु सेवा कार्यालय जिल्ला कृषि विकास कार्यालय जिल्ला शिक्षा कार्यालय जिल्ला खानेपानी तथा सब डिभिजन महिला तथा बाल बालिका कार्यालयहरूले गत वर्षभरि सञ्चालन गरेका तालिमहरूमा यो रकम खर्च भएको वार्षिक समीक्षा गोष्ठीमा जानकारी गराएको हो वर्षभरिमा खर्च गरेका तालिमहरूमा सहकारी सम्बन्धी आधारभूत तथा दिगो व्यवस्थापन तालिम स्थानीय सहजकर्ताहरूका लागि सामाजिक परिचालन सम्बन्धी पुनर्ताजकीय तालिम गाविस तहमा सहकारी सम्बन्धी बैठक तथा अनुशिक्षण तालिम बहुक्षेत्रीय पोषण कार्यक्रम सरसफाई सम्बन्धी तालिम बहुक्षेत्रीय पोषण पानी सुरक्षा कार्यक्रम तालिम लगायतका तालिममा दुई हजार बहत्तर त्रिहत्तरमा जिल्लामा तीन करोड़ बढ़ी रकम खर्च भएको देखिए तापनि यसको प्रभावकारिता र व्यावहारिक ज्ञानको कुनै पनि मापन हुन नसक्दा प्रभावकारिता शून्य जस्तै देखिँदै गएको छ केबेर अघिको समाचारमा मंगलसेन नगरपालिकाका निमित्त कार्यकारी अधिकृत हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ फोकस नेपालद्वारा सञ्चालित सामुदायिक रेडियो अमरगढी सन्तानब्बे दशमलव चार मेगा हर्च डडेलद्वारा आजदेखि प्रसारण यात्राको सातौं वर्षमा प्रवेश गरेको छ घर घरको आवाज नारा बोकेर दुई हजार सडसठी साउन छब्बीस गतेदेखि नियमित प्रसारण शुरू गरेको रेडियोले प्रसारणको छ वर्ष पूरा गरेको हो एफएम रेडियोले एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो कार्यक्रममा रेडियोका प्रबन्ध निर्देशक छत्र साउदले विज्ञापनदाता संघ संस्था रेडियोका कर्मचारी र श्रोताहरूलाई दोसल्ला उडाई सम्मान तथा प्रशंसा पत्र प्रदान गर्नु भएको थियो अनौपचारिक शिक्षा केन्द्र सानो ठिमीले यो शैक्षिक सत्रमा तीसवटा जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने योजना बनाएको छ अघिल्लो वर्ष दुई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 नष्ट गर्न थालेपछि कृषक चुन्तित र मलेसियामा बस्ने सुदूरपश्चिमेलीहरूले मलेसियामा गौरा पर्व मनाउने यो वर्ष तीस जिल्ला साक्षर घोषणा हुने समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगी वीरेन्द्रलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot एनपीबाट पढ्न त सहायक बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजे साझा खबर सुन्न सक्नुहुनेछ अवस्था समाचार बुलेटिनबाट हामी द्वय विदा हुन्छौँ नमस्कार